छरी देऊ ये यसरी ए छरी नछरी देऊ ये यसरी एकान्त यो रातमा मलाई पागल गरे छरी हुन्छन् मेरी मायालु मेरो वरिपरि ए छरी नछरी देऊ यसरी नगर्जिँदै हुँ यसरी निन्द्रामा मस्त भए कि मेरी माया तर्सने गरी गर्जिथ्यौ तिमी रातै थर्कने गरी जब हाँसिन् मेरी मायालु मेरो अङ्गालोमा परी चम्किदेऊ न तिमी अन्धकार भाग्ने गरी मेरी मायालुको हँसिलो अनुहार देखिने गरी ए छरी नछरी देऊ गरिदेऊ तिमी सुस्तारी सुस्तारी जब हुन्छन् मेरी मायालु मेरो वरिपरि ए छरी नछरी देऊ यसरी